Kathmandu phone number छयालिस सतहत्तर दुई सय सतासी पुरानो स्वयंभू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरै केही साथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा नलप्रासीमा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन् भारतको ठुटीबारीबाट अन्तिम संस्कारका लागि लास लिएर त्रिवेणी धाम आउँदै गरेको लु एक त एक एक पाँच नौ नम्बरको ट्र्याक्टर आज त्रिवेणीको सुस्ता छ फर्सा टाँडीमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा ज्यान गएको हो दुर्घटनामा परि भारत उत्तर प्रदेश महाराजगंज ठुटीबारीका पचास वर्षीय निसार महम्मद र पैँतिस वर्षीय देवेनाथ सोनार पचास वर्षीय देवान मुसलमान र पचास वर्षीय रामपद चौहान रहेका छन् चौहानको उपचारका क्रममा शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा ज्यान गएको हो घाइतेहरूको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्ता उपचार भइरहेको प्रहरीले जनाएको छ त्रिवेणीबाट आउँदै गरेको यात्रुवाहक बसलाई साइड दिने क्रममा ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ राष्ट्रपति डाक्टर रामवरण यादवलाई चीन भ्रमणको निम्तो आएको छ राष्ट्रपति यादवलाई आगामी जुन छदेखि दससम्म चीनको यु युआन प्रान्तमा हुने पहिलो चाइना साउथ एसिया व्यापार मेलामा भाग लिन त्यहाँका प्रान्तीय गभर्नरबाट निम्तो आएको हो तर चीन भ्रमणको निम्तोलाई औपचारिक राष्ट्रिय भ्रमणको रूप दिन र बेजिङमा चिनिया राष्ट्रपतिसँग समेत भेट गर्ने वातावरण मिलाउन शीतल निवासले चिनिया अधिकारीसँग माग गरेका छन् विगतमा राष्ट्रपति यादवले सन् दुई हजार दसको सङ्घाई एक्सपोजमा भाग लिँदा पनि उहाँको भ्रमणलाई चिनिया अधिकारी अधिकारीले औपचारिक राष्ट्रिय भ्रमणको स्वरूप दिएका थिएनन् हालै ए माओवादी अध्यक्ष प्रचण्डलाई चीनले उच्च सम्मान दिएको र राष्ट्र प्रमुखलाई भने बाटी फर्काउने अवस्था आए राष्ट्रपतिले व्यापार मेलामा सहभागिता नचाउने शीतल निवास स्रोतले बताएको छ सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयक राष्ट्रपति डाक्टर रामवरण यादव समक्ष सिफारिस गरेको छ मन्त्री परिषदको आज बसेको बैठकले विधेयक सिफारिस गर्ने निर्णय गरेको हो यसै गरी बैठकले नेपाल भारतबीच विद्युत विकास तथा प्रसारण आयोजनाका लागि अन्तर्राष्ट्रिय संस्था आइडिएल ले गर्ने उन्चालिस मिलियन डलर बराबरको ऋण सहयोगलाई स्वीकार गर्ने निर्णय पनि गरेको छ यसै गरी तनो हाइड्रो पावर कम्पनीलाई सत्तरी करोड रुपियाँ सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा संचार मन्त्री माधव प्रसाद पौडेलले जानकारी दिनुभयो बैठकले अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाललाई नियुक्ति गर्ने निर्णय गरेको पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टी देशभरका एक सय भन्दा धेरै निर्वाचन क्षेत्रमा अहिले अग्रस्थानमा रहेको दावी गर्नु भएको छ उहाँले अबको संविधान सभामा एमाले पहिलो पार्टी बन्ने दावी गर्दै लोकतान्त्रिक शक्तिको दुई तिहाई बनाएर संविधान लेखिने बताउनुभयो अध्यक्ष खनालले अहिले चुनावी तालमेलको निर्णय नभइसकेको उल्लेख गर्दै भने दुई सय चालिस स्थानमा एमाले उम्मेदवारीको तयारी गरिएको छ तर लोकतान्त्रिक शक्तिको दुई तिहाई ल्याउन केही स्थानमा तालमेलको सम्भावनालाई पनि उहाँले नकार्नु भएन आज नेपाल जसमा अगुवा कार्यकर्तासँग भेटघाटमा एमाले अध्यक्ष खनालले एकताबद्ध भई निर्वाचनमा जुट्न आह्वान गर्नु आह्वान गर्नुभयो अहिले पार्टी एकताबद्ध भई अघि बढेकाले मेचीदेखि महाकालीसम्म एउटै भइसकेको उहाँले बताउनु भएको छ एमाले छैन भन्ने ए अध्यक्ष पुष्पकमल दाहालका अभिव्यक्तिको कडा शब्दमा प्रतिवाद गर्दै उनले त्यसलाई अराजनैतिक पागलपनको संज्ञा दिनुभयो सरकारी कागज कृत्य गर्ने सप्तरीका एक सरकारी कर्मचारी गिरफ्तार भएका छन् झुट्टा सर्च मेन खडा गरी गाविस सचिवको कृत्य सही गर्ने मालपोत कार्यालय सप्तरीका नायब सुब्बा गणपति चौधरी गिरफ्तार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ नायब सुब्बा चौधरीमाथि सप्तरीको कमलपुर गाविस चार स्थित बाह्र कट्ठा दस धुर ऐलनी जग्गा सोही ठाउँका मणिलाल बहरदारको हो भनी झुट्टा सजमिन खडा गरेको आरोप छ उनलाई झुट्टा सजमिन खडा गरी गाविस कमलपुरका सचिव देवी प्रसाद कोइरालाको कृत्य हस्ताक्षर र सरकारी छाप दस्तखत कृत्य गरेको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो उत्तर कोरियाले एकजना अमेरिकी नागरिकलाई पन्ध्र वर्षको श्रम कैदको फैसला सुनाएको छ अमेरिकामा केनित बेई नामले चिनिने पाइजुन होलाई उच्च अदालतले पन्ध्र वर्षको कडा श्रम कैदको सजाय सुनाएको उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ उत्तर कोरियाले पाइलाई सरकारी विरोधी अपराध गरेको र सरकार ढाल्ने प्रयास गरेको आरोप लगाएको छ अदालतमा सुनवाईका क्रममा उनले सरकार ढाल्ने प्रयास गरेको स्वीकारेका कोरियन सेन्ट्रल न्युज एजेन्सीले दावी गरेको छ पर्यटकका रूपमा उत्तर कोरिया प्रवेश गरेका बेला पाइलाई गएको नोभेम्बरमा चीनको सीमा नजिक पर्ने तटीय सहर शासन रासनबाट नियन्त्रणमा लिइएको थियो परमाणु परीक्षणको विषयलाई लिएर अमेरिकासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले यस्तो कदमले थप समस्या उत्पन्न गर्न सक्ने आशंका गरेको छ र ICC world cricket league division थ्रीमा नेपालले आज ओमानको सामना गर्दैछ खेल बेलुका सभा सात बजेपछि सुरु हुनेछ डिभिजन दुईमा उक्लने गणितीय सम्भावना कायमै राखेको नेपाललाई आजको खेल पनि जित्नुपर्ने हुन्छ लगातार दुई खेल गुमाएको नेपालले गैराती भने आयोजक बर्मुडा माथि आठ विकेटको फ्राकिलो अन्तरले पराजित गरेको थियो बर्मुडाले दिएको एक रनको लक्ष्यलाई नेपालले एघार ओभर दुई बल खेल्दै दुई विकेटको क्षतिमा पूरा गर्यो हवस् त अपराह चार बजेको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस